देखिसके मैले सारा संसार तरिसके सातौँ सागर घुमिसके मैले हङकङ टोकियो लन्डन अनि न्युयोर्क सहर ठाउँ प्यारो प्यारो लाग्यो मलाई मलाई आफ्नै देश प्यारो मलाई आफ्नै देश प्यारो मलाई आफ्नै ठाउँ प्यारो मलाई आफ्नै देश प्यारो भूमिमा जन्मे यही भूमिमा हुर्के यही माटोमा छ अस्तित्व मेरो गर्व लाग्छ मलाई नेपाली भन्नु वीरको सन्तान भनी आफैलाई चिनाउनु आफ्नै ठाउँ प्यारो प्यारो लाग्छ मलाई मलाई आफ्नै देश प्यारो मलाई आफ्नै देश प्यारो मलाई आफ्नै ठाउँ प्यारो मलाई आफ्नै देश प्यारो देखिसके मैले सारा संसार तरिसके सातौँ सागर घुमिसके मैले हङकङ टोकियो लन्डन अनि न्युयोर्क सहर राम्रो लाग्यो मलाई मलाई आफ्नै देश प्यारो मलाई आफ्नै देश प्यारो मलाई आफ्नै ठाउँ प्यारो मलाई आफ्नै देश प्यारो